Cause सोल्टिनी भेट भाष सोल्टिनी भेट भाष मनको कुरा खोल्न नि लाज लाग्छ ओइ मेरी सोल्टिनी केस छ धेरै दिन पछि भेट भएको आज पुरा गर्नु छ कुरा सोल्टिनी भेट भाष सोल्टिनी भेट भाष मनको कुरा खोल्न नि लाज लाग्छ ओइ मेरी सोल्टिनी केस खबर when पुरा गर्नु छ कुरा लाइरहन्थ्यो पहिले नि लाइरहन्थ्यो पहिले नि सम्झनामा खुसी भएको छु म खुसी भएको छु तिमीलाई भेटाएसम्म आएको छु ऐ मेरी सोल्टिनी के छ खबर धेरै दिनपछि भेट भएको तेजो के सखा सँगै मर्नेछु जुनी जुनी तिम्रै भर पर्नेछु है मेरी सुल्टिने के छ खबर धेरै दिन पछि भेट भएको आज पुरा गर्नु छ सँगसँगै मर्नेछु सँगसँगै मर्नेछु पुरा गर्नु छ माकुरा महु सानो महु सानो गाउँ बिसिनी भयो रे बिरानो ऐ मेरी सोल्टिने के छ खबर धेरै दिन पछि भेट भएको आज पुरा गर्नु छ मनको